कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज पर्वत बनी उभिएको हुँ नदी नाला बनी आएको हुँ कैयौं बाटोबाट आएको हुँ त्यही एक खोला र दुई दुई ओकालाहरू मेरो देश हो जहाँ पर्वत उभि उभि थाकेर तल बेसीमा आई बिसाएको छ मेरो बरसात आई रुझाउँछ मलाई जहाँ पर्वतले पाल टाँगेको छ पर्वत बनी उभिएको हुँ नदी नाला बनी आएको हुँ कैयौं बाटोबाट आएको हुँ अजर अमर गीतहरूको यो एक सय बाह्रौं श्रृंखलामा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको सादर अभिवादन शालीन अभिवादन आजको कार्यक्रम अजर अमर गीतहरूमा बीस साले गीत संगीतको श्रृंखलाको दोस्रो घटकको चर्चा गर्नेछौ कार्यक्रमको शुभारम्भमा धर्मराज थापाको शब्द संगीत र स्वर रहेको यो गीतबाट आँसु पुछेर छाडौला धुरु धुरु नरो आमा तिम्रो आँसु पुछेर छाडौला हृदयका तिम्रो फुल भाइ बहिनीलाई काख राखी आज खेल्छौँ जिन्दगी फुलाई नेपालको संसारमा सान राखी छोड्छौ झलमल बत्ती बाली अन्धकार पार्छौँ दुरु दुरु नरो तिम्रो गीत गाई गाई हाँसी हाँसी मर्छौ यो पहरे छाती खोली फाँसी पनि चढ्छौ झर्ने फुल यो जीवन बलि चढाइदिन्छौ अशिक्षाको बाँध खोरी बाटो खुलाइदिन्छौ दुरु दुरु नरो आमा बोल्छौँ हामी हिमालको चुरा भाजडी बोल्छौँ हामी कारखाना लाखौँ कुरा बढी एउटै गीत अलापेर खेल्छौँ हामी भैलो गीत उगारेर हृदयको दैलो तिम्रो दुध अन्न जल बाँडी चुडी खान्छौँ कोही काख कोही पाख हामी किन हुन्छौँ तिमीलाई घुमाएर माथि माथि लान्छौ निधारमा चन्द्रमाको टिका लगाइदिन्छौ धुरु धुरु नरो आमा झुल्के घाम रेसमको खासो ओढाइदिन्छौँ सात रङ्गे इन्द्रेणीको हार लगाइदिन्छौ घिमिली शीत बिन्दु सितारालाई दिन्छौ तिमीलाई संसार कि राम्री बनाइदिन्छौ दुरु दुरु नरो विक्रमाब्द उन्नाइस सय एक्कासीको साउने संक्रान्तिका दिन गण्डकी अञ्चलको पोखरा बाटुले चौरमा पिता हर्कबहादुर थापा र माता मनमायाको घर गृहस्थीमा जन्म लिएका धर्मराज थापा नेपाली गीत संगीतलाई मेची महाकाली बाहिर प्रवासीली नेपाली भूमि देहरादून आसाम डुवर्स डुवर्ससम्म पुर्याउने एक सांगीतिक राजदूत थिए जसको निधन गत वर्ष भएको थियो धर्मराज थापाको विवाह विक्रम सम्बत उन्नाइस सय छयानब्बेमा सावित्रीसँग सम्पन्न भएको थियो भने उनीहरूको दाम्पत्य जीवन सुखमय र छोरा तीन छोरी दुई गरी जम्मा पाँच सन्तान छन् र नाति नातिनाहरू आठभन्दा बढी छन् भने गायिका ज्ञान राणा धर्मराज थापाकी छोरी हुन् धर्मराज थापाले नेपाली सुगम संगीतमा लोक लयका वा लोक शैलीका आधुनिक गीतलाई प्रविष्टि दिए मित्र सेन रतनदास प्रकाशले शुरू गरेको सांगीतिक तोभानलाई धर्मराज थापाले लोक शैलीमा विकसित बनाए कविता गीत र चुटकिला शैलीका गीतहरूका कारण धर्मराज थापाको गायन नेपाल बाहिर पनि लोकप्रिय थियो रेडियो नेपालको स्थापना भएपछि धर्मराज थापाले आफ्नो सांगीतिक क्षेत्रमा सेवा गर्ने मौका पाएका थिए र विशेष गरेर धर्मराज थापाले सारङ्गी वादकलाई एक सम्मानित जीवन दिनमा वा गन्धर्व जातिलाई स्थापना गर्नमा ठूलो योगदान पुर्याएका थिए धर्मराज थापाको गीतसँगै आजको एक सय बाह्रौं सांगीतिक अंकको शुभारम्भ गर्यौं अब यसपछि धर्मराज थापाले नै चर्चामा ल्याएका गायिका तारादेवीको प्रसंग तारादेवीलाई उस्ताद भैरबहादुर थापाले आफ्नो शिष्यको रूपमा रेडी नेपालमा प्रवेश गराए भने उस्ताद भैरबहादुर थापाको संगीतमा तिमी र हामी भेटौँला फूलबारी छेउमा गीतबाट तारादेवीले रेडियो तरंगमा प्रवेश गरिन् भने पछि तारादेवी आफ्ना समकालीन गायिकाहरू दिलमाया खाती अरूणा लामाहरूसँग पनि उनको युगल गायनको निकै लामो विकास स्वरूप चल्यो र यसमध्येमा कोलीदेवीको शब्द र संगीतमा रहेको यस गीतमा तारादेवीको स्वर दिलमाया खातीसँग बीस सालकै सांगीतिक इतिहासको एउटा मानक गीत मानिन्छ मेरो मनमा पति नयाँ विक्रमाब्द दुई हजार एक साल माघ दुई गतेका दिन काठमाडौँको इन्द्रचोकमा जन्मिएकी तारादेवी कृष्ण बहादुर कार्की र माता राधादेवीकी एक्लै छोरी थिइन् तारादेवीको गायनको शुरूआत बाल्यकालदेखि नै शुरू भएको भए पनि दुई हजार पन्ध्र सालपछि मात्र तारादेवीले रेडियोमा गायिकाको रूपमा सेवाबद्ध हुन पाइन् तर गायन उनको दुई हजार बाह्र सालतिरै प्रथम पटक उस्ताद भैरव बहादुर थापासँग युगल गीत गाई डिक्स रेकर्ड मार्फत शुरू भएको थियो हामीले भर्खरै प्रस्तुत गर्यौं दिलमाया खाती र तारादेवीको युगल स्वर दिलमाया खातीलाई हामीले पन्ना काजीसँग युगल गीत मनमा तिम्रो प्रीत बसोसबाट सुन्न शुरू गरेका थियौं भने रेडियोको इतिहासमा दिलमाया खातीलाई जोड्ने पहिलो श्रेय संगीतकार शिवशंकरलाई जान्छ अजर अमर गीतको यो आजको तेस्रो श्रृंखला यो हप्ताको तेस्रो श्रृंखलामा हामी बीस चालिस संगीतको दोस्रो घटकका बारेमा कुराकानी गरिरहेका छौं रेडियो नेपाल स्थापना भए लगतै रानु देवी अधिकारी हरिप्रसाद रिमाल कोइली देवी सविता देवी लगायत थुप्रै कलाकारहरूको योगदानको चर्चा हामीले अघिल्लो हप्ता गर्यौं र यस हप्ता हामीले धर्मराज थापा तारा देवी नगेन्द्र हाडा प्रसाद श्रेष्ठ नुपुर भट्टाचार्य गंगा राणा प्रेम प्रकाश मल्लका चर्चा गर्नेछौ भक्तपुर निवासी गायक नगेन्द्र हाडा जो पेशाले चलचित्र प्रदर्शक पनि हुनुहुन्थ्यो नगेन्द्र हाडाकै भक्तपुरको तौमुडी तोल निवासी अर्का गायक प्रसाद श्रेष्ठ जसको पुरानो नाउँ रामप्रसाद श्रेष्ठबाट उहाँलाई चिनिन्थ्यो रामप्रसाद श्रेष्ठ र प्रसाद श्रेष्ठले दुई हजार अठार सालमा गीतकार प्रेम विनोद नन्दनको शब्द प्रसाद हाडा संगीत संगीतमा प्रसाद हाडा दुवैले गाएको यो गीतबाट यी दुई जोडीको सांगीतिक जीवन शुरू भयो नगेन्द्र हाडा गायक संगीतकार गीतकार मात्र होइनन् उनी हास्य कलाकार पनि थिए उनका शिष्यका रूपमा हामीले नेपालका प्रसिद्ध हास्य कलाकार मदन कृष्ण श्रेष्ठलाई पाएका छौं नगेन्द्र हाडा सामान्य कुरामा पनि व्यङ्ग्य प्रयोग गरेर हँसाउन सक्थे कहिलेकाहीँ उनको हाँसो सामान्य शब्दका हुन्थे तर त्यसको प्रकम्पन धेरै गहिरो हुन्थ्यो नगेन्द्र हाडाको त्यो शैलीको व्यङ्ग्य रंगमंचमा निकै लोकप्रिय थियो यहाँ प्रस्तुत छ नगेन्द्र हाडा र प्रसाद श्रेष्ठले कलकत्ता गएर रेकर्ड गराएको प्रेम विनोद नन्दनको शब्दको यो पहिलो गीत बीस सालको एउटा ऐतिहासिक उपलब्धि मलाई देउन देउन यो मनको छ झौला फुल यो आँखामा जुनको ज्योति मलाई देउन देउन जीवनको चढाउला यो मनको चढाउला नगेन्द्र हाडा प्रसाद श्रेष्ठ अर्थात् रामप्रसाद श्रेष्ठको युगल स्वर नगेन्द्र हाडा हाम्रा माझ हुनुहुन्न अब नगेन्द्र हाडाका दुई छोरा रवि हाडा र राजेश हाडा जो संचार कर्मसँग आबद्ध हुनुहुन्छ भने प्रसाद श्रेष्ठले भक्तपुरबाट आफ्नो जीवनशैलीलाई नारायणघाटतर्फ अग्रसर गराइसकेका छन् र प्रसाद श्रेष्ठ अहिले उद्योग व्यवसायमा भरतपुरतर्फ सक्रिय मानिन्छन् भने उनले चलचित्र निर्माताका रूपमा कान्छी फिल्मबाट निर्माताको रूपमा प्रवेश गरे र पछि उनले कान्छी सन्तान कर्जा जस्ता सिनेमाहरूमा सहनिर्माताका रूपमा आबद्ध भए र कर्जा र कान्छीमा उनले पार्श्व गायकका रूपमा गीत पनि गाए अब बीस साले संगीतको अर्को एउटा महत्वपूर्ण कलाकारका रूपमा हामी सम्झना गर्न सक्छौ गंगा राणालाई गंगा राणा उन्नाइस सय छयानब्बेको जन्म र दुई हजार बाहन्नको उनको निधन छोटो जीवन भए पनि सांगीतिक योगदान उनको महत्वपूर्ण छ आधुनिक संगीतमा र गायनमा उनको अलगै महत्व थियो भने लोकगीतमा उनले कुमार बस्नेत बस्नेतसँगको युगल गायनबाट आफ्नो ऐतिहासिक उपस्थिति जनाए उन्नाइस सय छयानब्बे पुष नौ गतेका दिन पूर्वी नेपालको सगरमाथा अञ्चल ओखलढुङ्गा जिल्लाको रूम्जाटारमा पिता चम्पा सिंह गुरूङ र माता चन्द्रदेवीको साधारण घर परिवारमा गंगादेवीको जन्म भएको थियो दुई हजार नौ सालतिर तत्कालीन रेडियो नेपालका निर्देशक देवेन्द्र राज उपाध्यायले गंगा देवीलाई रेडियो नेपालमा गाउन प्रोत्साहित गरे रेडियो नेपालमा उनले केही वर्ष करार सेवामा काम गरिन् यसपछि उनी रेडियो नेपालको माइकमा मात्र होइन नेपाली रंगमंचमा माइक र अभिनयमा समेत देखा पर्न थालिन् त्यसबेलाका मुख्य सांस्कृतिक कार्यक्रमहरूमा गंगा देवीका स्वर लहरी गुन्जिरहेका हुन्थे विक्रम सम्बत दुई हजार एघार सालमा चीनका प्रधानमन्त्री चावेनलाईको नेपाल भ्रमणमा आयोजित स्वागत गीतमा गीत गाएदेखि ठूलो जनसमुदायले गंगादेवीलाई एक गायिका कलाकारका रूपमा चिन्ने अवसर पाए यसै गरी विक्रम सम्बत दुई हजार तेह्र सालको श्री पाँच महेन्द्रको शुभराज्यभिषेकदेखि नेपालको राष्ट्रिय रंगमंचमा एक सफल गायिकाका रूपमा गंगादेवीको नाम लिन थालियो गंगादेवीलाई गंगा राणा भनेर चिनाएका धेरै गीतहरूमध्ये केबो केबो हिजो आज ए राजै तिम्रै मात्र माया लाग्छ जस्ता गीतदेखि लिएर कुमार बस्नेतसँग गाएको युगल लोकगीत ए कान्छी ए बहिनी श्रुति खान्छी उस्ता गीतसम्म आइपुग्दा गंगा राणालाई लोकगीत गायनको एक शिखर स्तम्भका रूपमा पनि स्वीकारिन्थ्यो यहाँ प्रस्तुत छ किरण खरेलको शब्दमा गंगा राणाको स्वर कृष्णमानको संगीत किरण खरेलको शब्दमा गंगा राणाको स्वर गंगा राणा नारायण गोपाल संघको एउटा सांगीतिक भ्रमणमा चीन भ्रमण गर्ने सांगीतिक टोलीको एक सक्रिय सदस्य र त्यति बेलाको रंगमंचको एक चर्चित नाम पनि आजको हाम्रो कार्यक्रम मान्छेले फरक फरक ठाउँबाट सुनिरहनु भएको छ अमेरिका डेनबरबाट धना पौडेलले सुनिरहनु भएको छ भने काठमाण्डुमा पालभित्र बसेर किशोर केजीले सुन्दै हुनुहुन्छ भने राजनजीले जापानबाट सुन्दै हुनुहुन्छ बीस साले संगीतका बारेमा राजन शर्मा लेख्नुहुन्छ बीस साले संगीत मेरो बाउको पालाको संगीत वा क्या बात अजर अमर टीमलाई मेरो धन्यवाद ओल्ड इज गोल्ड भनेर लेख्नु भएको छ भने धना पौडेलले ट्वीट गर्नुभएको छ चन्द्रमुखी पहिलो पटक सुने कर्णप्रिय लाग्यो भनेर त्यसै गरी किशोर के लेख्नुहुन्छ केबो केबो हिजो आज यो गीत पहिलो पटक श्रवण गरे कर्णप्रिय छ भनेर लेख्नु भएको छ र यो गीतका बारेमा हाम्रो ट्विटरमा एकजना मित्र द जिरोले लेख्नु भएको छ बाबुबाजेहरूले पुराना गीत भन्दा हिन्दी फिल्मको गीत भन्थे सुनाउँथे भन्दा धेरै राम्रा र मिठा नेपाली पुराना गीत रहेछन् भनेर लेख्नु भएको छ अर्जुन पोखरेलका पनि आफ्ना ट्वीट मेन्सन गर्नुभएको छ उहाँले आजको प्रस्तुति साँच्चै नै मन छुनेछ हामीले बिर्सन थालेका गीतले पुनर्जन्म पाएका छन् भनेर लेख्नु भएको छ भने धना पौडेलजीले आजको शुभारम्भको पहिलो गीत धुरू धुरू नरो आमाबाट कार्यक्रम शुरू भएकोमा खुशी व्यक्त गर्नुभएको छ भने किशोर के लेख्नुहुन्छ धुरू धुरू नरौ आमा तिमीलाई संसार कि राम्री बनाउँछु राम्रो शुरूआत भनेर लेख्नु भएको छ त्यसै गरिकन हाम्रो फेसबुकमा पनि हामीलाई धेरै मित्रहरूले कृष्ण केसी शिव चौलाङ्गाई अमरदीप श्रेष्ठ सुगम तमु राजेश्वर उदयले उद्धित गर्नुभएको छ यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै अब अर्को गीत छ गायिका नुपुर भट्टाचार्यको स्वर शिव संघको सहगायनमा यो गीत यसकारण पनि महत्वपूर्ण छ नुपुर भट्टाचार्य नेपाली सुगम संगीतमा शास्त्रीय गीत वा गायन सिकेर आएकी एक सशक्त गायिका थिइन् भने शिवशंकर आफै एक स्थापित नाम शिवशंकरकै संगीतमा नुपुर भट्टाचार्यको शब्दमा यो युगल गीत बतास को कसम यो मधुमास कसम कथम वैशाखी यो बतास को कसम यो मधुमास को कसम

बैसाखी यो बतासको कसम यो मधुमासको कसम கட்டம் दुई हजार आठ सालदेखि रेडियो नेपालमा गायक संगीतकारका रूपमा प्रवेश गरेका शिवशंकरको जन्म नब्बे सालको महाभूकम्प भन्दा एक वर्ष अगाडि उन्नाइस सय उनानब्बेको सालको माघ महिनामा भएको थियो शिवशंकर भन्दा चौध वर्ष कम उमेरकी नुपुर भट्टाचार्य जसको जन्म दुई हजार तीस साल पुष उन्नाइस गतेका दिन आसामको तालाप्टी स्टेट मा भएको थियो ब्यानर्जी परिवारमा जन्मिएकी नुपुर भट्टाचार्य शास्त्रीय संगीत र विशेष गरेर रविन्द्रनाथ ठाकुरद्वारा स्थापित शान्ति निकेतनमा संगीतको अध्ययन गरेर आएकी गायिका हुन् भने रविन्द्र संगीतको उनको विशेष अध्ययनले गर्दा शास्त्रीय संगीतमा उनको गहिरो प्रभाव छ डाक्टर सुशील ब्यानर्जी र डाक्टर शान्ति ब्यानर्जीका छोरीका रूपमा जन्मेकी नुपुर भट्टाचार्य छोरी निलञ्जना भट्टाचार्य पनि गायिकाका रूपमा स्थापित थिइन् नुपुर भट्टाचार्य र शिवशंकरको यो युगल गीतलाई हामीले नुपुर भट्टाचार्यकै एउटा संकलनबाट लिएका हौं नुपुर भट्टाचार्य रेडियो नेपालमा बीसको दशकको लगभग दोस्रो समय तेइस सालमा प्रवेश गरेकी थिइन् उनको पहिलो गीत लेक लेक हिँड्ने लेक मिर्ग र सेती खोला पारी बग्यो सलल जस्ता गीतका कारण रेडियोमा उनको आफ्नै चर्चा थियो विराटनगरको भानु मोरङ सांस्कृतिक केन्द्रका सांस्कृतिक कार्यक्रमहरूबाट नुपुर भट्टाचार्य मञ्चमा देखिएकी थिइन् भने शिवशंकर मानन्दहरूलाई काठमाडौँको पुरानो पाको पोखल ड्याङको सांस्कृतिक भजन टोलीबाट उनको गायन शुरू भएको थियो र उनले भारतको प्रयाग संगीत समिति इलाहाबादबाट संगीतमा विशारत गरेका हुन् शिवशंकर र नुपुट भट्टाचार्यको यो युगल स्वरपछि अब हामी चर्चा गर्नेछौ अर्को एकजना गायकको जसको देहान्त यही वर्ष विनाशकारी भूकम्प आउनुभन्दा एक दिन अगाडि भएको थियो प्रेम प्रकाश मल्ल प्रेम प्रकाश मल्ल पश्चिमाञ्चलबाट उदाय गायक सशक्त गायक हुन् मुसिकोटमा उनको जन्म भएको हो भने उनको जीवनको लामो समय पश्चिमका लोकशैलीका गीतहरू र विशेष गरेर उनले चर्चामा ल्याएको पोखराको माछा पुछ्रे गीत र उनको रचनामै रहेको गीत ममरी पनि मेरो देश बाँचिरहोस् जुन शिवशंकरले आफ्नै संगीतमा गाएर चर्चामा आयो र त्यस गीतका गीतकार प्रेम प्रकाश मल्ल आफ्नै शब्द संगीत र स्वरमा यो गीतका कारण बीस सालदेखि नै जनसमक्ष चर्चित छ फेवा तालमा पौडी रहेछ पोखरा त साँचीकैको पोखरा नै रहेछ माछा पोते फेवतालमा पौडी खेल्दो रहेछ पोखरा त साँचीकैको पोखरा नै रहेछ माछा पुछे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 जहाँ पनि जता पनि जाउँ जाउँ लाग्ने ए जाउँ जाउँ लाग्ने ए जाउँ जाउँ लाग्ने घुमी घुमी झुमी झुमी गाउँ गाउँ लाग्ने ए गाउँ गाउँ लाग्ने ए गाउँ लाग्ने छातीभरि डाँडा काँडा उठिदिँदाखेरि पिरतीको फेवा तालमा दिलै डुब्दो रहेछ पिरतीको फेवा तालमा दिलै डुब्दो रहेछ माछा पुछे आगो लागिदिने ए आगो लागिदिने मिठा मिठा चाहना यो मनमा जागिदिने ए मनमा जागिदिने ए मनमा जागिदिने खेल्दो रहेछ हावा जुल्फी सँग निधरै गाली भरी लाली गुराँस फुल्दो रहेछ गाली गाली भरी लाली गुराँस फुल्दो रहेछ माछा पुछे प्रेम प्रकाश मल्लको स्वर लहरीमा यो फेवातालको बयान थियो भीमदर्शन रोक्काको कलमबाट फेवातालको यो चर्चा पर्खिरहनु त्यो वनको किनारमा मेरै प्रतीक्षा मेरै विचारमा फिजाई थकिँदो आँचल आफ्नो त्यो वनको छायाको भारमा बादलको सेतो डुङ्गा तर्छ यहाँ हिउँलाई बोकी हिमाल झर्छ यहाँ बादलको सेतो डुङ्गा तर्छ यहाँ हिउँलाई बोकी हिमाल झर्छ यहाँ पग्लन्छन् किरणहरू जताततै घामले आफूलाई जब छर्छ यहाँ हावाले पानीलाई तास्दछ यहाँ लहर लहर आपसमा मिल्दछ यहाँ हल्लाइदिन्छ हृदय मेरो गहिरो आकाश पनि हल्लिन्छ यहाँ तिमी छौ र पधेर्नीको बिहान छ यहाँ चखेवा र चखेवीको मिलन छ यहाँ पाइन्छ छाया पंक्षीको पानीमा आकाशलाई छुने उडान छ यहाँ आँचल निकै सम्हाली सम्हालिकन ताराहरूको लाखौं पाला बालिकन हेरिरहनु तिमी बाटो मेरो लहर लहरमा माया उचालिकन लसमा पापिनी निर्मया जौरी रेलैमा पापिनी निर्मया जौरी रेलैमा एकोहोरी माया बरै के मलाई मात्र एकोहोरी माया बरै के मलाई मात्र दोहोरी भए पो पापिनी निर्मया जौरी रेलैमा पापिनी निर्माया जाउरी रेलैमा छाम बरै भङ्गिरी नाच्यो छाममा छाम बरै भङ्गिरी नाच्यो झुला र चौकामा पापिनी निर्माया झौरी रेलैमा पापिनी निर्माया झौरी रेलैमा हाँसीलाई राखौँ बरै बोली नै राखौँ हाँसीलाई राखौँ बरै बोली नै राखौँ भेडभाको मौकामा पापिनी निर्माया झौली रेलैमा पापिनी निर्माया जाउरी बाटी कोरीलाई बाटीबाटै त्यो तिम्रो कोरीलाई बारै चुल् त्यो तिम्रो तेल भिजो सिउँदोमा पापिनी निर्माया जाउली रेलैमा पापिनी निर्माया जाउली रेलैमा अहिलेको वर्ष भरै यतिकै भयो अहिलेको वर्ष भरै यतिकै भयो आउँदो साल हिउँदोमा पापिनी निर्माया जाउरी रेलैमा पापिनी निर्मया जाउरी पूर्वाञ्चल धनकोटाबाट रंगकर्ममा समर्पित भएर आएका उपेन्द्र दुखीको शब्द र संगीतमा रहेको यो गीतमा उपेन्द्र दुखी र ओमकार गर्तौलाको स्वर ओमकार गर्तौला भारतको बलिउडमा पनि हिन्दी फिल्ममा पार्श्व संगीत दिन सफल भएका एक नेपाली संगीत साधक हुन् ओमकार गर्तौला र ओमकार गर्तौलाका भाइ कुबेर गर्तौलाका धेरै रचना र संगीतहरूका गीतहरू नेपाली संगीत आकाशमा बीस तीस र दशकका सम्पत्तिहरू नै हुन् कुबेर गर्तौला जसले नेपालको टेलिभिजनको इतिहासमा अत्यन्त राम्रो चलचित्र उजेली चलचित्रको लेखन गरे कुबेर गर्तौलाका दाई ओमकार गर्तौला जो बम्बईको बलिउड फिल्म उद्योगमा पनि संगीतकारको रूपमा सम्बद्ध हुनुहुन्थ्यो ओमकार गर्तोला र उपेन्द्र दुखीको युगल स्वरमा हामीले गीत सुन्यौं उपेन्द्र दुखीका रंगमंचका शिष्यका रूपमा हामीले आज धेरै रंगकर्मीहरू पाएका छौं त्यसमध्ये सम्झिनुपर्ने नाम हुन्छ अशेष मल्ल उपेन्द्र दुखीकै रंगमंचबाट आएका हुन् पाल्पाबाट राजेश्वर उदय हाम्रो फेसबुकमा लेख्नुहुन्छ भूकम्पको त्रास अझै बाँकी छ मन मस्तिष्कमा जाँदै जाँदैन जे गरे पनि नचाहेर पनि पालिराख्नु परेको छ सायद आज अजर अमर गीतहरू र प्रकाश दाजुको आवाज तथा कालजय गीत र रोचक जानकारी सुनेपछि मन शान्त हुनेछ होला भनेर लेख्नु भएको छ भने साउलिन श्रेष्ठ लेख्नुहुन्छ नमस्कार आज नि रोडमै बास बसेको छ आज मेरा केही मित्रहरूसँग नारायण गोपालको चर्चा हुँदैछ त्यसै गरिकन शिव चौलागाई लेख्नुहुन्छ तपाईको प्रस्तुतिले मन छोयो संगीतको इतिहास र सबैले बिर्सिसकेको गीतहरू बजाएर धेरै हामी संगीत प्रेमीहरूलाई गुण लगाउनु भएको छ धन्यवाद भनेर धेरै मित्रहरू जो पालभित्र हुनुहुन्थ्यो आज बिस्तारै घर फर्किनु भएको छ मंगलबारको त्यो फेरि एउटा कम्पनपछि यसपालिको मंगलबार नेपालीका निम्ति त्यति मंगलमयी भएन किनकि दिउँसो नै फेरि एउटा त्रास फैलियो यो त्रासदी स्थितिमा धेरैले फेरि प्रार्थनाका स्वरमा यही भने अब हामीले फेरि भुइँचालोको क्षय बेहोर्न नपरोस् यो क्रमशः घट्दै पनि गएको छ क्षीण पनि हुँदै गएको छ नेपालीको साहस सौम्यता र हिम्मतका अगाडि बिस्तारै भूकम्पको कम्पन कम हुँदै गएको छ हामी सकारात्मक भएर सोचौं सायद अब धेरै नै कम र छिन भएर जानेछ अनुमान गर्नेहरू शङ्का गर्नेहरू घोषणा गर्नेहरू आफ्नो काममा आफ्नो अनुमानमा व्यस्त रहन् तर हामीले हाम्रो धैर्यतालाई बलियो बनाउँदै जाउँ यही कामनाका साथ फेरि हामी जोड्नेछौ बीस साले संगीतको चर्चामा बीस साले संगीतको कुरा गर्ने बित्तिकै हाम्रो नाम वा हाम्रो सम्झनामा सधैँ एउटा श्रृंखला जोडिन पुग्छ लेकाली परिवार नेपालमा सांगीतिक इतिहास शुरू हुँदा दुईवटा सांगीतिक समूह निकै चर्चामा थियो नवकला कुञ्ज र त्यसपछि लेकाली सांगीतिक समूह त्यसपछि राल्फाली संगीत समूहको नाम प्रकटनमा आउँछ लेकाली संगीत समूह स्थापना हुनुभन्दा अगाडिदेखि नै चर्चामा रहेकी गायिका उर्मिला श्रेष्ठ यद्यपि नेपाली सुगम संगीतमा उर्मिला श्रेष्ठ भन्दा धेरै वर्ष पहिला उर्मिला कुमारी श्रेष्ठ नामकी गायिका पनि थिए जसले सन्ध्या तिम्रो रिमझिम तामा र जीवनको रंगीन स्वाद जस्ता गीतहरू गाएकी थिइन् तर पछि उर्मिला श्रेष्ठ आएपछि उनको पनि गायनको शैली धेरै फरक खालको देखा पर्यो अहिले यहाँ प्रस्तुत छ उर्मिला श्रेष्ठको स्वरमा साथमा दुई अर्का अर्की महिला गायिका हिरादेवी राई र तीर्थ कुमारी पनि यस गीतका शब्द र संगीत गणेश रत्नको यो पहिलो गीत आज तीन महिलाको युगल स्वरमा प्रमिला श्रेष्ठ हिरादेवी राई र तीर्थ कुमारीको यो स्वर पश्चात अब कार्यक्रमलाई बिसाउने बेला हामी फेरि चर्चा गर्नेछौ मृत्यु चिन्तनबाट हामी त्रसित भइरहेको बेला यही कामना गरौं हामीले धेरै लड़ाई जितेका छौं जीवनको धेरै पहाड़हरू तोडेका छौ हाम्रा समस्याहरू मैदान सरी छन् तर हामीसँग साहस यथावत हुनुपर्छ यही कामनासँगै आजको अजर अमर गीतहरूबाट सन्दीप लाई र मलाई विदा दिनुहोस् गोपाल रञ्जन र पुष्प नेपालीको स्वरसँगै हामी यो कार्यक्रमलाई बिसाउँदैछौ मर गए रेल माए तय बाखै काखै मा बाचुन जल रेल माए तारी कया मा मर गए मा लाग्यो लौधन पाक्यो सबैको बारीमा मङ्सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा घरमा हुँदया या मन डुल्थ्यो यहाँ हुँदा घरमा यहाँ हुँदा घरमा मरि गए रेलीमाई दै भातै काखैमा कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज